मेरो उमेर अठार उन्नाइसको थियो शारीरिक विकाससँगै म आफू जवान भएको महसुस मैले आफै गर्न थालिसकेको थिएँ मलाई जहिले पनि यौन सम्पर्क मात्र गर्न मन लाग्थ्यो गाउँघरका केटी र आइमेहरूको ठुला ठुला दुधका फाँचा र चाख देख्दा बिजुलीको भरमा डाँडो ठुनाक्क ठन्किन्थ्यो म एकहोरो नै भएर हेर्ने गर्थेँ ती फाँचा र त्यो बिचका खोल्साहरू यसरी हेर्दा यसरी हेर्दा मैले एकाध सुस्मिता भाउजू र काकीहरूको गाली पनि नखाएको होइन तर म पनि के कम छुन पो हुँदैन त हेर्नलाई त के को पाप तिमी तिमीहरू पनि त टाइट कपडा लगाउँदै फुत्केला जस्तै गरी देखाउँछौ तिमीहरू पनि छोपेर हिँड न त भनेर म जवाफ दिन्थे कति फाँचाहरू र चाकहरू सम्झँदै सुँदै बस्थेँ मैले अन्तरी गोरी निर्मला तथा अन्य आइमाहरूको मोटो पुति सम्झँदै कति छोले कति छोले यसको हिता हिसाब किताब मैले राखेको छैन समय चैत महिनाको थियो म गाउँ डुलेर फर्कँदै थिएँ बिच बाटोमा एकान्त घर थियो जहाँ हिराजन उनको घर जहान सुस्मिता भाउजू मात्र बस्थे जुनेली रातमा टाढाबाट हेर्दा सुस्मिता भाउजूको घरमा केही राखे जस्तो देखिन्थ्यो मैले सोचेँ निराजन मधेस जानुभएकोले गर्दा सुस्मिता भाउजूले बिस्कुन पनि उठाउनु भएनछ तर जब म नजिकै आइपुगेँ वास्तविकता आकाश पास्तालको फरक थियो त्यहाँ पण्डितनी सुस्मिता भाउजू त्यहाँ पण्डितनी सुस्मि सुस्मिता भाउजूको बाहिर टाढामा ओछ्यान हालेर सुत्नु भएको रहेछ समय राति दस एघार बजेको हुँदो हो चैतको गर्मीमा म चैतको गर्मीमा भएभरको कपडा खोलेर आफ्नो पुतीलाई हावा खुवाइराख्नु भएको रहेछ जुन रातमा ती सुस्मिता भाउजूको तिग्रा र जिउ असला माछाको भुँडी झैँ टलक्क टल्केको थियो म बिस्तारै उनी सुतेको टाँडको माथिल्लो घरमा गएर उनको रहर शरीर हेर्न थालेँ गोरो गोरो शरीर ठिक्कको सुहाउँदो जिउडाल त्यही माथि त्यो पूर्णिमाको जुनको प्रकाश उनको शरीर सम्झिँदै त म पुतुक्कै भएँ मेरो लाडामा चिप चिप पानी आउन थालेको थियो माथिल्लो गराएको डिलबाट सुस्मिता सुस्मिता सुस्मिता भाउजूको शरीर खुब निहालेर हेरेँ बिहे गरेको चार वर्ष भइसक्दा पनि उनीहरूको कुनै जन्म भएको थिएन त्यसैले होला उनको शरीर हेर्न लायकको थियो सुस्मिता भाउजूले माथि ब्रा मात्र लगाएकी रहेछन् तल भने पेटीकोट पेटीकोट सुर्केर कमरमा बटारिएको थियो उनी चैत मासको गर्मीले होला घरि यता फर्किन्थिन् घरि उता फर्किन्थिन् घरि गोप्टो पर्थिन् मलाई भने उनी उता नपरेर सुतिदिए हुन्थ्यो र मरिन्दुले हेर्ने जान थियो मैले उनको यो क्रियाकलाप हेरेको लगभग एक घन्टा जति भइसकेको थियो उनलाई निन्द्रा लागेछ क्यार अन्त्यमा मेरो रुचिअनुसार नै उता नपरेर सुतिन् मैले पनि बडो मजाले हेर्दै मेरो फलाम चाहिँ कडा बनेको मेरो लाडो बिस्तारै बाहिर निकालेर सुर्क्याउन थाले स्त्री लम्पट बनेको यो मनले सुस्मिता भाउजूको त्यो सेतो तिरा बिचको प्रष्ट नदेखिने ठाउँको कल्पना गर्दै खत्त खत्त खत्त पारे अन्त्यमा मेरो लाडोले खुसी गर्दै झारियो मलाई अलि सन्च भयो म त्यहीँ उत्तानो परेर पन्ध्र बिस मिनट बिताएँ मलाई ती सुस्मिता भाउजूको नाङ्गो शरीर हेरेर चित्त बुझेको थिएन फेरि जुनको प्रकाशमा उन उनको ब्राले छुपेको दुधका फाँचा र सेता सेता पिलुलाहरू हेर्न थालेको मात्र के थिए मेरो लाडो फेरि सनक्क भएर उठिहाल्यो अब मन हेरेर मात्र चित्त बुझाउने पक्षमा थिएन आफैले सम्हाल्ने प्रयास गर्न खोजे पनि मन मान्दै मानेन म बिरालोको चालमा उनको घर छिरेँ मलाई वासनाले मेरो समाज सम्बन्ध र इज्जत सबै बिर्सिएको थियो मेरो मुटु जोड जोडले धड्किरहेको थियो राम्रै फकाउने नत्र जबरजस्ती भए पनि नचिकी नछाड्ने मनमा भूत सवार भइसकेको थियो बिस्तारै बिस्तारै उनी सुतेको टाढमा पुगे उनी बिदाइरहेकी थिइन् मेरो शरीर भएर र वासनाले तातेर पसिना पसिना भइसकेको थियो मलाई सुख उनको ओछ्यानमा पसेर उनको हाँचामा हात पुर्याएर मार्न थाले उनी पनि कसैले दाना मसारी दिए दिँदा उनी पनि कसैले दाना मसारी दिँदा बिउजिन बिउजिन बिउजी निस्काइन् बेलासम्म जुनलाई बाधाले छोपिसकेको थियो तपाईँ आउनुभयो उनको प्रश्न थियो अँ मैले पनि छोटो उत्तर दिएँ उनलाई मेरो स्वरले पति होइन भन्ने हेक्का भएछ क्या र बिस्तारै हात सिरानीतिर लागिन् सायद बिस्तारै हात उनले सिरानीतिर लगिन् सायद लाइटमा नलायो होला म पनि के कम उनको हात च्याप्पसँग बडो प्यारले समातेँ तपाईँ को हो भन्दै पन्छिन खोजिन् अब मैले लुकाउनु पर्ने कुरा थिएन सुस्मिता भाउजू म कमल मैले तपाईँ सुत्नु भएको दुई घन्टा अघिदेखि हेरिरहेको छु एकपटक त तपाईँको तिगरा तपाईँको दुधको फाँचा र तपाईँको पुत्ती हेर्दै र सम्झँदै छोडेर फाले तर पनि सन्च भएन अन्त्यमा चिक्ने नै मलाई साया लिएर यहाँ आएको हुँ प्लिज मलाई एकपटक चिक्न दिनुहोस् न धर्म नै हुन्छ सुमिता भाउजू मैले एकै सासमा यति भनिसिदिएँ सिधि कमलमा हुँदैन तपाईँको दाईको मात्र मात्र पत्नी हो म अरूसँग यस्तो काम गर्न सक्दिनँ छोड्नुहोस् मलाई भन्दै उठ्न खोजिन् मैले उनलाई उठ्न नदिई बिस्तारै लडाउँदै सम्झाएँ सुस्मिता भाउजू प्लिज म त पागल नै भइसकेँ तपाईँ नि किन यस्तो बहिनी तपाईँ नै किन यस्तो बाहिर जुनेली जातमा नाग्न सक्नुभएको त तपाईँले दिनुहुन्न भने पनि म त जबरजस्ती भए पनि गर्छु भन्दै माथि चढेर उनको गाला ओठ घाँटी जबरजस्ती चुम्बन गर्दै उनको गतिलो गतिलो पाचालाई मार्न थालेँ उनका फाचाहरू पनि कमका होइनन् हातले भ्याउनै मुस्किल उनी भने उनको नै प्रयास गर्दै थिइन् कमल भाइ तुरुन्त मलाई छोड नत्र म चिच्याउँछु मैले पनि जे गर्नुहुन्छ गर्नुहोस् हल्ला गर्नुहोस् मलाई कुट्नुहोस् तर म अन्ध भइसकेको छु भरे कोही आइगयो आइगए उनले नै मलाई बोलाएको हो भनिदिन्छु मेरो त के दुई चार दिन कुरा काट्नन् तर बर्बाद त तपाईँकै त हुन्छ होइन सुस्मिता भाउजू चुप भई तर पनि फुत्कने प्रयास गर्ने जारी नै राखिन् छोरा मान्छे र छोरी मान्छेको बल कहाँ मिल्छ र मैले जे चाह्यो उयो हुँदै थियो त्यहाँ मेरो लाठे बलको अगाडि हुने निरह भन्दै गइन् म उनको हात र खुट्टाको चलमला चालमालसँगै पनि उनको ठुला ठुला दुधका फाँचाहरू मार्दै उमाले चढेर जता पाएको त्यो चुम्बन दिँदै थिएँ मेरो हातहरू उनका स्थान काँटी ढाड पेट तथा र जहाँ पनि पुग्थे यसो हुँदै यसो हुँदा अब मेरो हात उनको कम्बर मुनि खेल्न थालिसकेको थियो त्यस बेलासम्म त उनी उनी पनि पागल छिन् या हो उनले मलाई उनको मेरो हात र ओठलाई अवरोध गर्न छाडिसकेकी थिइन् मेरो लाडोले उनको बुद्धिमाथि लाभ्रे टाँसिए झै टाँसिएको थियो म अलि उत्ताउन हुँदै सुस्मिता भाउजूको हात मेरो लाडोमा लगेर छुवाइदिएँ उनी हात जिक्दै मान्दै थिइनन् दुई तिन पटक कर गरेर खेलाइ दिनुहोस् न सुस्मिता भाउजू भनेपछि बल्ल खेलाउन थाल्नुभयो आम्मै कति लामो अनायास सुस्मिता भाउजूको मुखबाट यो शब्द फुत्कियो म हाँस्न थालेँ के हो निराजनको छोटो छ कि क्या हो मेरो जाबो आठ इन्चको त हो नि तपाईँको निराजनको त चार इन्च जतिको छोटो मात्र छ भित्र पुग्दैन खालि बिट बिटमा हिर्काएर छाड्नुहुन्छ सुस्मिता भाउजू अब खुलेर बोल्न थालेँ स्नेह मैले उनको पुतीमा हात पुर्याउँदै आज लामो माल चाख्नुहोस् आज लामो लामो माल चाख्नुहोस् न त सुस्मिता भाउजू भने ओहो उनको पुतीबाट पानी झरेर पेन्टी नै भिजिसकेको रहेछ ऱ्याल ऱ्याल भएको पेन्टी फुकाउँदै सोधेँ के साह्रो पानी फालेको आएको पानीलाई के गर्नु त अनि उनले पनि उल्टै मलाई प्रश्न तेर्साइन् उनले पनि तपाईँको माल छाम्दै म कस्तो भइसकेँ अनि पानी नझरेर के झर्छ त बरु छिटो पो घुसार्नुहोस् भन्दै मेरो पेटी हतार हतार फुकालेर हाफ प्यान्ट र भित्री घट्टु फुकाएर फालिदिइन् मेरो विचारमा श्रोता भाउजू अब खप्नै नसक्ने विषय थिइन् मैले पनि यही हो बेला भन्दै मेरो भाँडालाई सुस्मिता भाउजूको पुतीको टाउकोमा राखेँ अनि कानमा खुसुक्क भने सुस्मिता भाउजू मिलाउनुहोस् न हो मैले थापी पनि दिनु हो मैले थापी पनि दिनु अझ घुसार्नुलाई सिधा पारेर मिलाउनु पर्ने भयो म त मिलाउँदिनँ आफै मिलाएर पसाउनु है भन्दै सजिलो गरेर खुट्टा पट्याइदिन् मैले पनि किन नामर्दा हुनु भनेर लाडो अलिक तल झारेर बिस्तारै ठेलेँ अलिअलि गर्दै वात्तै बसाइदिएको थिएँ सुस्मिता भाउजू त आत्तिएर आत्तिए चाहिँ पो हुन भइन् मुटुसम्म त ग गफ नै भयो मेरो नाइटो सिधा भने पक्कै आइपुग्यो मेरो पाठेघर नै छिडिदिन्छ जस्तो लागिरहेछ लामो भनेको लामै नै हुँदो रहेछ दाजुले त बिट बिटमा हिर्काउँदै बस्थे भन्दै मलाई कम्बरमा अझ कसिन मैले धनाधन चिन्न थालेँ त्यो समय मैले मेरो समाज र सम्बन्धलाई बिर्सिदिएँ उनले पनि मेरो सिउँदो र उसले पनि आफ्नो सिउँदो र कुमारी पण्डितको मात्र हो भन्ने कुरा हो भोलिदेखि म तातो तातो कुटीमा चिप्लो चिप्लो पानीसँगै गम गम चिकिरहेको थिएँ सुस्ता भाउजू मेरो कमरमा र मेरो शरीरमा सार्दै रङ्गालो मार्दै मलाई कस्तै आँखा चिम्म गरिरहेकी थिइन् मैले पहिला नै छोडिसकेको मेरो खुसी अलिक ढिलो झर्ने पक्का थियो त्यसैले मैले छिटो छिटो मेरो घोचा उनको खोलीमा बसाउन थालेँ सुस्मिता भाउजू सुस्मिता भाउजूको सास छिटो छिटो चल्न थालि थालियो मैले झन् उनलाई असीम आनन्द होस् भनेर जन स्पिड बढाएँ मेरो ठिकाएको गति सँगै आवाज पनि छिटो छिटो आइरहेको थियो किचकिच किचकिच किचकिच मेरो छिटो छिटो चिकाइसँगै सुस्मिता भाउजूको अङ्गालो पनि झन्झन कसिँदै थियो साथै उनले खुट्टा थारेर मलाई सजिलो पनि बनाइदिएको थिइन् मैले झन् लाडोको फेदसम्म नै बसाउने बसाउँथे उनी कुकुरको परेर थपिदिन्थिन् हाम्रो जिब्रोहरू एकासमा ता तनातन हुन्थे त्यही ठेलाठेलसँगै घोर हाम्रो ठुला ठुला र छोटा सासका आवाज र घोर आवाज आउँथ्यो कच कच कच म लगातार उनीमाथि उफ्रिँदै थिएँ उनी पनि स्वर निकाल्दै थिइन् आ हो गर्दै मैले लगभग तेह्र मिनट जति उनको खुट्टीमा लाडो चुबाल्दै निकाल्दै गरिसकेको थिएँ उनी शिथिल हुँदै जाँदै थिइन् त्यतिकै मलाई पनि कस्तो कस्तो लड्न थाल्यो म एकछिन रोकेँ सुस्मिता भाउजूलाई कानमा सोधि झार्दिउँ सोधेँ झार्दिउँ उनले पनि हुन्छ जानुहोस् भने मेरो पालि पहिलाको भन्दा छिटो छिटो र साह्रो तरिकाले उनको बुद्धिमा माल बसाउन थाले उनी पनि मलाई अङ्गालो कसिलो बनाउँदै साथ दिँदै थिइन् मेरो लाडो फुरफुराउन थाल्यो मैले झनभित्र पेल्दै दुई हातले सुस्मिता बाउजूको काँध समात्दै आफूतिर ताने मेरो खुसीहरू फात्त फत्त जान थाल्यो अनायास मुखबाट सुस्मिता भाउजू सुस्मिता भाउजू मेरो सुस्मिता भाउजूको शब्दहरू निस्किए उनले पनि हजुर हजुर भन्दै मलाई साथ दिइन् मैले उनलाई फुटीदेखि भएभरको शक्ति लगाउँदै काँधदेखि पनि तान्दै कुप्रो पार्दै मेरो फुसीलाई जम्मैभित्र फालिदिएँ हामी एकछिन किस गर्दै टालिरह्यौँ टोलाइरह्यौँ त्यसपछि बिस्तारै छुट्यौँ सुस्मिता सुस्मिता सुस्मिता भाउजू र मैले त्यो रात पाँचपटक चिका मारी खेल्दै रात छर्लङ्ग पाऱ्यौँ